बल्लै भो भेट बोली बोलिदेऊ खोले मन पेट नमस्कार म गायिका शर्मिला गुरुङ तपाईँ अहिले हेर्दै हुनुहुन्छ गुल्मी न्युज डट कम नमस्कार तथा हार्दिक स्वागत छ रेडियो पत्रिका ओजेलका खबरको विशेष श्रृङ्खलाबाट साथमा छु म प्रेम सुनार श्रोतालाई थाहै छ ओजेलका खबरको नियमित श्रृङ्खलाका अलावा केही ठुला घटना तत्काल उठान गर्न पर्ने देखेपछि हामीले विशेष श्रृङ्खला पनि प्रस्तुत गर्दै आएका छौँ त आज हामी प्रस्तुत गर्दैछौँ गत माघ चौबिस गते तमगास अस्पतालमा प्रसुति सेवा लिन आएकी गुल्मी अर्खले नौ भाडगाउँकी तिस वर्षीय राधा खत्रीको अपरेसन गर्दा त्यहाँका डाक्टरले पाठेघर भित्र कपडा छाडेर सिलाइदिएपछि उनको ज्यान जोखिममा परेको सम्बन्धी विशेष रिपोर्ट यस रिपोर्टमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी के भन्छ अनि अहिले लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा जीवन मरणको दुसाँधमा रहेकी उनै राधा खत्रीको अवस्था कस्तो छ र उनका परिवारजन एवं शुभचिन्तक के भन्छन् त भन्ने विषयबारे कुराकानी गर्नेछौँ सर्वप्रथम हामी हाल काठमाडौँमा रहेका जिल्ला स्वास्थ्य प्रमुख डाक्टर हरिबहादुर केसीसँग टेलिफोन कुराकानी गर्दैछौँ सुनौ यो त अपरेसन भनेको होइन प्रेमजी अब यो त टिमले गर्ने हो क्या यो अनि अनि त्यो टिममा जाने अब चार पाँचजना डक्टरहरू हुन्छन् होइन सरसरी नाम लिउँ अनि हजुर कुन कुन डक्टर हो टिममा अब हाम्रो टिममा चाहिने डक्टर किशोर हुनुहुन्थ्यो डक्टर अरविन्द हुनुहुन्थ्यो अनि किशोर बन्जाडी हो हजुर किशोर बन्जाडी अनि हजुर हजुर अनि उहाँहरू सबैजना हुन्थ्यो अब त्यसो त खास नहुनु पर्ने हो होइन त्यो पनि हामी सबै डक्टरहरूलाई बोलाइरहेको छौँ कि त्यहाँ अहिले म पनि काठमाडौँ आएको छु हजुर त्यसैले अब हामी हामीहरू सबैजना गुल्मी आउँदैछौँ के रहेछ हामी पनि हेर्छौँ कि के रहेछ भनेर हामी पनि बुझ्छौँ यो जानकारी त तपाईँलाई प्राप्त भइसक्यो नि प्राप्त त अहिले एकछिन अगाडि मलाई भएको थियो फोन गर्नुभएको थियो त्यहाँबाट कहाँबाट अनि मैले त्यही अस्पतालबाटै मलाई खबर आएको थियो अनि त्यो मलाई जानकारी आएपछि मैले सबैले सोधेँ के हो भनेर अनि हामी सबैजना आउँदैछौँ अनि त्यसपछि के हो भनेर अनि तपाईँलाई फेरि जानकारी जानकारी गराउँछ नि हामी त्यही त त्यस्तो कुरामा समेत यसरी चाहिँ नेग्लिजेन्स गरेपछि के गर्ने भन्नुहोस् त ठुलो लापरवाही भयो नि हजुर यसरी त त्यो त हो त्यो त त्यस्तो त नहुनु पर्ने हो जहाँसम्म लाग्छ होइन हामी सबै काउन्टर चाहिँ गर्छौँ नि होइन अपरेसन गर्ने बेलामा सबै काउन्ट गरेर नै हामी राख्छौँ यो सबै चिजहरू होइन त्यसरी चाहिँ अब हामीले फेरि सबै जो जो डक्टरहरू त्यहाँ सम्मिलित हुनुभएको थियो सबैलाई बोलाएको छौँ कि त्यहाँ सब बुझेर अनि फेरि हामी तपाईँलाई पनि बोलाउँछौँ नि खबर गर्छौँ नि अनि एकजना अलिक मेन चाहिँ कसले हेर्ने अपरेसनमा हामी के नेपाल के अरे अब मेन त डिएचओ नै हुनुहुन्छ होइन सुरेश नेपाल होइन डक्टर उहाँ मेन त अब डिएचओ नैले नै अब सबै थोक अर्गनाइज गर्ने हो सुरेश नेपालले त्यसमा चाहिँ अनि हाम्रो यो सबै टिममा डक्टर सुरेश भयो डक्टर किशोर बन्सारी भयो डक्टर अरविन्द शाह डक्टर अनि सुबेश भयो डक्टर रिचा सबैजना हामी टिम भएर काम गर्छ कि त्यही त जब पाल्पा गएपछि डक्टरले देखाइदिए निकालेर पाल्पाको डक्टरले देखाइदिए कपडा नै देखा पर्यो उनकी दिदीले देखिसकिन् होइन सबैले डक्टरले देखिसके यस्तो लापरवाही भयो यो त गम्भीर रूपमा लिएर छानबिन त होला नि डक्टर साहब हाम्रो डिएसएलएस डिएसएलए के डिएसएल सर पनि आउनुहुन्छ क्या त्यतिखेर अनि त्यसपछि उहाँले के भन्नुहुन्छ होइन यसको लागि हामी सबैले बोलाएको छ क्या डिएसएल सर डिएसएल सरहरू पनि आउनुहुन्छ सबैजना आएर अनि के त्यसमा के हुन्छ तपाईँलाई पनि हामी बोलाएर जानकारी गराउँछौँ नि के हो हामीलाई पनि थाहा भएन क्या त्यस्तो त नआउनु पर्ने हो होइन हामीलाई पनि थाहा भएन हामीलाई पनि अचम्म लागिरहेछ त्यस्तो नआउनु पर्ने हो त्यहाँदेखि अब सबैजना त्यहाँ आउँदैछन् होइन अनि के हुन्छ तपाईँलाई हामी जानकारी गराउँछौँ नि अब के हो कस्तो भयो किन यस्तो भयो डाक्टर साहब मलाई जानकारी भन्दा पनि तपाईँको यो गम्भीर लापरवाही भएको छ र ती राधा खत्री चाहिँ जीवन मरणको दोसान्तमा छन् अहिले चाहिँ नि उनको ज्यान जोखिममा छ यस्तो गम्भीर कुराहरूलाई हामीले रोक्न सक्दैनौँ होइन यो छानबिन गरेर कारवाही प्रक्रिया के हो कसो कसरी यस्तो हुन गयो यसप्रति चाहिँ अलिकति गम्भीर भइदिन पर्यो हामी समाचार रोक्न नसक्ने भयौँ हजुर मैले दुई दिन फेरि उहाँलाई दुई दिन फेरा सम्पर्क गरेँ उहाँको फोन उठेन तपाईँको डिएचओ भन्नुहुन्छ होइन उहाँलाई मैले दुई तिन फेर फोन गरेँ पहिला उहाँसँग सम्पर्क गरौँ भनेको उहाँको लागि नै मैले सिधै जिल्ला स्वास्थ्य प्रमुखलाई गरेको हुँ यसप्रति छानबिन गर्ने दोषीहरू टिमहरूलाई कारवाही गर्ने एउटा त गर्न पर्यो नत्र भने त्यसरी त लापरवाही चाहिँ बढ्दै जान्छ पनि यसो नसो यसरी नगरौँ क्यारे होइन हामीहरू सबै त्यहाँ पुग्दैछौँ अनि गरौँ न त्यो बेटर हुन्छ कुरा के रहेछ भनेर खाना राम्रो हुन्छ होइन त्यो चाहिँ राम्रो होला नि होइन फ्रेन्डजी हजुर हजुर यसलाई एकैचोटि यसो नगरौँ हामीहरू सबै त्यहाँ पुग्दैछौँ पेन्सो पनि आइरहनु भएको छ होइन अनि सबै डक्टरहरू पनि आइरहनु भएको छ अनि हामी सब गरेर के के भएको रहेछ भनेर तपाईँलाई हामी तपाईँलाई पनि बोलाउँछौँ नि त्यसमा हजुर तपाईँ के अरे फ्रेन्डजी चाहिँ अहिले त्यहीँ हुनुहुन्छ गुल्मीमै गुल्मीमै छु र म दिनभरि यसै खबरका लागि म पछ्याइरहेको छु ए त्यही त मलाई भर्खर एकछिन अगाडि जानकारी पाएपछि म पनि एकछिन हामीहरू सबैजना स्तब्ध भएको छौँ कसरी भयो भनेर हामी पनि स्तब्ध भएको थियो क्या यो कुराहरू सुनेर हुन्छ डाक्टर साहब हस् धन्यवाद हस् हस् अब हामी तमगास अस्पतालको चरम लापरवाहीबाट जीवन मरणको दोसाँधमा पाल्पाको अस्पतालमा राधा खत्रीको कुरुवा बस्नु भएकी उहाँकी दिदी हस्तिचौर तिन माइती भएकी विष्णु केसीसँग टेलिफोन सम्पर्कमा छौ हेलो विष्णुजी कुन अस्पतालमा हुनुहुन्छ तपाईँको बहिनी राधा खत्री पाल्पाको मेडिकल कलेजमा हो प्रभास तपाईँको बहिनी राधा जो सुत्केरी कहिले भयो र पहिला सुरुमा के के भयो सबै बताउनुहोस् भनेपछि दिनभरि त्यत्तिकै भर्ना गरियो राखे नर्मल हुन्छ भन्यो अनि नर्मल हुन्छ त्यो पछि लास्ट टाइममा आठ बजेर अडचालिस मिनट जाँदा बाबु निकालेको सौ आठ बजी के गर्नु भने डक्टरहरूलाई सल्लाह लिन अपरेसन पनि भयो पाँच मिनटभित्रमा अपरेसन नगर्ने नगरे पर आमा र बच्चाको खतरा हुन्छ भन्नुभयो उहाँले हजुर त्यसपछि हस्तर भनेर मैले उहाँले एउटा कागज लेख्नुपर्छ भनेर एकजना त्यहाँको हस्पिटलको सरले कागज लेख्नुभयो हजुर अनि त्यसपछि मैले त्यस्तो भनेर आउँदो साहबलाई मैले त मेरो बहिनीको अपरेसन गरेर कपरेट पेटमा राखिदिनुहोस् त्यसमा पनि आउँदो साहब लाग्दैन उसमा आउँदो साहब लागेको होइन मैले त्यस दिन चौबिस गते बिहान थियो या साँझको आठ बजे थियो चौबिस गते आठ बजे थियो अपरेसन गरिसकेपछि कति दिन राख्नुभयो तमगासको जिल्ला अस्पतालमा तपाईँकी बहिनी सुत्केरीलाई अनि चौबिस पच्चिस छब्बिस सत्ताइस गते पाल्पा प्रदेशलाई अपरेसन गरेको भोलि भोलिपल्ट धेरै दुखाइ भयो मेरो बहिनीलाई धेरै दुखाइ भइसकेपछि आउनु आउनुभयो र इन्जेक्सन लगाइदिनु भयो दुखाइ कम भयो अनि त्यसपछि सरले भन्नुभयो ल बिरामीलाई अपरेसनको बिरामीलाई कालो पियाएर रस खाना दिनु भनिसकेपछि मैले अपरेसनको गरेको बिरामीलाई रस कालो पिया दिँदा बहिनीलाई साह्रै दुखाइ भयो अनि धेरै दुखाइ अनि त्यति बसेँ अनि भोलिपल्ट फेरि मेरो बाबुले दुध चुस्दै चुसेर बाबुले दुध नचुसेपछि मैले डक्टरले बोलाएँ डक्टरले बोलाइसकेपछि डक्टरले औषधि दिनुभयो औषधि दिने नि मेरो बाबु लडा भयो दुधै चुसेन लास्ट भइसक्यो मेरो बाबुलाई त्यसपछि डक्टरहरू सल्लाह सल्लाह मागेँ मैले सल्लाह माग्दा डक्टरले होइन त्यस्तो भाइ लैजा भन्नु होइन डक्टरले चाहिँ नबोला पाललाई रिपेयर गरिदिनुहोस् कुन ठाउँमा लान्छु भन्नु मैले पचासमा जान्छु भने मैले उहाँ रूपमा आएर जिन्दगी बाबुलाई बहिनीको धेरै दुखाइ भयो धेरै दुखाइ हुँदा यहाँ परवास ल्याएर बहिनीलाई इमर्जेन्सीमा भर्ना गरे इमर्जेन्सीमा भर्ना गर्दाखेरि डक्टरहरूले के भन्नुभयो यहाँ पनि डक्टरले के भन्नुभयो भने पहिला अपरेसन गरेको पार्टीघर फुलिएर यसको दुख्छ भन्नुभयो तिनचोटि भिडियो गरे कुनै केही देखिएन हजुर नदेखिँदाखेरि सो नदेखिएपछि मेरो बहिनीलाई मैले घरमा फर्काएँ घरमा फर्काइसकेपछि फर्काएको बाबुको नरन चाहिँ सोह्र दिन एघार दिनदेखि सोह्र नरन हुने मान्छेको सोह्र दिनदेखि नरन भटकाल ल्याउँदा भर्ना गर्नुभयो सरहरूले भर्ना गरिदिनु भयो भर्ना गरिदिँदा बहिनी दुखै धेरै भयो सर मेरो बिरामीलाई दुखै बढी भयो के गरौँ भनेको एकजना सरले भन्नुभयो मिठो हौ बोली गरेर ठिक छ हामीले यहाँ दुखै बढी भयो भने एकपटक प्रवास लानु यस्तो चार डल्लो के होला सर भने त्यही एकछिन पनि प्रवास लानु भन्नुभयो उहाँहरूले यहाँ मैले प्रवास सोह्र बजे राति बाह्र बजे कारलाई रिजर्भ गरेर लिन्छ नि पर्वत लिएर भर्ना गरेँ दुई दिनसम्म यहाँ डक्टर कुनै भित्र सामान छ भनेर पत्ता लगाउन सक्नु भएन हिजो पनि थिएँ म अनि सरले भन्नुभयो आज अपरेसन गरेको चौबिस दिनको दिन अपरेसन गर्दा यो महिनाको अवस्था कस्तो होला जटिल छ एकपल्ट फेरि धेरै गरेर भने धेरै गर्दाखेरि एकछिन सारा डल्लो माथिबाट सरले ल अपरेसन गर्ने लैजाने भन्नुभयो अपरेसन एघार बजी गएको मेरो बिरामीलाई अपरेसन गर्ने चार बजीसम्म ला मेरो बिरामीको अपरेसन गर्ने अनि अपरेसन गर्दा सरहरूले तपाईँ धेरै गर्नुभयो

त्यसपछि त्यही पाठेघरभित्र राखियो र बाहिर सिलाइयो हजुर पाठेघरभित्र राखेर सिलाइयो सिलाइसकेपछि बहिनी दुखै गोई भयो दुखै हुँदा अब जे गर्दा नि कुनै पत्ता लगाउन नसकेर अपरेसनै गर्नुपर्छ यहाँ के छ भनेर डक्टरले बोलिदिनु भयो लास्टमा हिजो मलाई अपरेसन गरिसकेपछि बिरामी बिहोस थियो त्यहाँ बिहान भेट्न आइजा भन्न सुरुमा मलाई त्यो कपडाहरू देखाउनु भयो डक्टरले डक्टर कसरी छोडिदियो भन्दा हामीलाई कसरी हुन्छ पहिला सामान गोड्नियो हामीले गोनेर यो ठिक छ भन्दा दिने मान्छे ठिक छ भने त्यहाँ बल्ल उ गर्ने हो हामीले बल्ल गर्ने हो ए तेरो बिरामी यस्तो छ भनेर भन्नुभयो आन्द्रा वरि पनि बिच बिचमा छिरिसकेछ अनि पुग्यो छ आन्द्राको डक्टर पनि हिजो पनि आउनुभएको वरि पनि चार बजी आउनुहुन्छ अरे पनि रिक्वेस्ट गरिरहेको छ चिकित्सासँग मेरो बिरामीको गम्भीर अवस्था छ होइन डक्टर साहबले पुष्टि चाहिँ गर्नुभयो यो टालो अपरेसन गर्दा तम्गा अस्पताल अस्पतालले यसरी राखेको भन्ने पुष्टाइ चाहिँ गर्नुभयो त्यसो भए मलाई होइन कसले भन्छ म तयार छ मेरो मेरो त किन अनि म त्यो त्यस्तो मलाई सबै धेरै गरेर मैले त्यही त डक्टरले पुष्टि गरिहाल्नु भयो देखिहाले धेरैले देखिहाले त्यो कुरा हामीलाई पनि जानकारी भयो अनि बहिनीको उमेर कति छ तिस वर्ष पहिलो सन्तान दोस्रो के हो पहिलो सन्तान छोरी छ चौध वर्षकी वर्ष त्यही त मैले जब तपाईँहरूले त्यहाँ तनाव भयो भन्ने सुनेर म तङ्गास अस्पतालमा त्यति बेला के भनियो भने महिलाले बच्चालाई दुध खुवाउनै कि रहन्छन् आदि इत्यादि भनियो र म फर्केर आएँ त्यसपछि तपाईँहरूसँग सम्पर्क गर्न पाइनँ अहिले मात्र यो कुरा मलाई जानकारीमा आयो अनि बहिनीको झन्डै अब ज्यानै लिने खालको यस्तो सरम लापरवाही तङ्गासको जुन जिल्ला अस्पताल भन्नेले गरेको छ यसप्रति तपाईँहरू के गर्नुहुन्छ अब तपाईँको सत्तरी असी हजार रुपियाँ त खर्च भइसक्यो एकातिर ज्यान जोखिममा छ बहिनीको यस्तो चरम लापरवाही प्रति तपाईँ महिला लगायत यो गुल्मी जिल्लाका बासिन्दा

यो ठाउँमा पनि बलटहरू नपाउँदा सरहरू भयो बलट नपाएर अहिले म बुटल बलटहरू लिन मेरो बहिनीको बी पोजिटिभ बलट हो बलट बुटल ठिक छ जुन चरम लापरवाही गरेर कसैको ज्यान जोखिममा पारिदिएको छ तङ्गास अस्पतालले यसप्रति पक्कै पनि गुलमेली जनताले छाड्ने छैनन् कुनै एउटा सुत्केरीको जुन ज्यान जोखिममा पारिएको छ अपरेसन गरेर पाठेघरभित्र बच्चा निकालिसकेपछि जुन पाठेघरभित्र जुन पुछपाछ गर्ने कपडा राखेर जुन ज्यान जोखिममा पारिएको छ यसप्रति सम्बन्धित पीडित पक्ष

पनि मलाई ओहो ठिक छ पक्कै पनि यो चरम लापरवाहीलाई हामी भण्डाफोर गर्दैछौँ तपाईँ ब्लड खोज्दै जानुहोस् अन्त्यमा के भन्नु छ तपाईँलाई मलाई कुनै पनि सर त्यो कुनै मेरो बिरामीको समस्याको समाधान गर्न पर्यो बिरामीको ल हस् त है त भयो श्रोता जिल्ला अस्पताल गुल्मीको कति चरम लापरवाही छ भन्ने कुरा हामीले विगतमा पनि यस्ता बारे सेवाग्राहीहरूबाट सुन्दै आइरहेका थियौँ अटेडी गर्ने राम्रो वचन नबोल्ने सेवाग्राहीहरूसँग अनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नेहरूले आफ्नो कर्तव्य ननिभाउने यस्ता गुनासा सुनिँदै आइएको थियो तर अहिले पछिल्लो चरण यो चरम लापरवाही जुन भाडगाउँकी राधिका खत्रीमाथि कतिसम्मको लापरवाही भयो भन्ने कुरा अपरेसन गर्दा प्रयोग गरिने पुछपाछ गरिने कपडा झन्डै आधी किलो ओजनको कपडा त्यसै पाठेघरभित्र छाडियो जसले गर्दा अहिले राधा खोत्रीको ज्यान जोखिममा छ यसको जिम्मेवारी त्यस अस्पतालले र ती डाक्टरले लिने कि नलिने अब हामी यस घटनालाई नजिकबाट निहाल्नुहुने नेपाली काङ्ग्रेस गुल्मीका जिल्ला सचिव छन्द पराईसँग टेलिफोन सम्पर्कमा छौँ यस घटनालाई उहाँले कसरी लिनुभएको छ सुनौ हजुर नमस्कार नमस्कार छन्द पराईजी गत माघ चौबिस गते साँझ करिब आठ बजेतिर तमगास अस्पतालमा जुन अपरेसन गर्दा अर्खले नौ भाडगाउँ कि राधा खत्री जो सुत्केरीको अपरेसन गरिसकेपछि डाक्टरले पाठेघरमा त्यो प्रयोग गरिने कपडा भित्रै राखेर बाहिरबाट सिलाएर अहिले ज्यान जोखिममा पारेर अहिले पाल्पा प्रवास अस्पतालमा भर्ना हुनुभएको छ यसलाई कसरी लिनु छ यस घटनालाई अनि यो त एउटा सुन्दाखेरि पनि एकदम भारी लाग्दो घटना हो हजुर मैले पनि अलि आउने सुनेको हो होइन हजुर अब यो तङ्गासमा यो तङ्गर हस्पिटलमा यस्तो चाहिँ अपरेसन भएका बच्चा निकालेका हो त धेरै थाहा भयो हजुर तर यसरी चाहिँ हेलचक्राई डक्टरले हेलचक्राई गरेर डक्टरको लापरवाही अब त्यो चाहिँ कपडाभित्र राखेर सिलाइ गरेर बिरामीलाई चाहिँ त्यस्तो अवस्थामा राखेको त यो त अहिलेसम्म सुनेको पनि थिएन यो त गुल्मी जिल्लाको सबैभन्दा चरम लापरवाही होइन त एकदमै लापरवाही चरम लापरवाही हो अब यहाँभन्दा अर्को लापरवाही अर्को हुन सक्दैन अहिलेसम्म यस्तो मैले घटना सुनेको पनि थिएन हजुर सुन्न पनि नपरोस् अब यसको लागि चाहिँ अब यसको सत्य पत्य कुराहरू के कसो यो त अब सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने छ जस्तो लाग्छ मलाई हजुर र मैले थाहा पाएको बिरामी अहिले पाल्पा हुनुहुन्छ अब उहाँको स्थिति चाहिँ नाजुक छ भन्ने मैले पनि थाहा पाएको छु हजुर त्यसले गर्दाखेरि यो त अब कुन डाक्टर साहबले गर्नुभयो त्यो त मलाई थाहा भएन हजुर तर अब तङ्गस हस्पिटल तङ्गसको एउटा सरकारी हस्पिटल हाम्रो एउटा जिल्लाको एउटा गरिमामय हस्पिटल त्यसलाई अब हामीले चाहिँ अपग्रेड गर्ने हाम्रो चाहिँ एउटा सोचाइ पनि हो त्यो हस्पिटलको चाहिँ त्यो अब यसलाई अलिकति चाहिँ सङ्ख्या थप्ने अलि यसलाई हाम्रो त्यो सोच पनि त जिल्लाको होइन हजुर त्यो अवस्थामा यो डक्टरले लापरवाही गरेर त्यसरी चाहिँ कपडाभित्र छोड्यो भन्ने समाचार बाहिर आउँदाखेरि त्यो समग्र सिङ्गो एउटा जिल्लाको हस्पिटलकोले चाहिँ एउटा बेगेट गरेको छ र समग्र डक्टरहरूमाथि नै एउटा प्रश्न चिन्ह खडा गरेको छ र यो हस्पिटलले अस्पतालले एउटा चाहिँ विश्वासको एउटा प्रश्न चिन्ह पनि खडा भएको छ जस्तो मलाई लाग्छ जस्तो कि पराइजी सुत्केरी गराउन ल्याए बापत पैसा पाइन्छ भन्ने ठाउँमा आएर उल्टो असी हजार जति खर्च गराउने भइसक्यो र त्यो पैसा भन्दा पनि ठुलो कुरा राधा खत्रीको ज्यान अब जोखिममा छ यसको जिम्मेवारी त्यस अस्पताल र ती डाक्टरले लिने कि नलिने अहिले त अब त्यस्तो डाक्टरको लापरवाहीको कारणले गर्दाखेरि त्यो बिरामीसम्म पाल्मासम्म पुग्नु पर्यो डाक्टरले चाहिँ तरिकाले चाहिँ अब बुद्धि पुऱ्याएर अपरेसन गरेको भए यस्तो अवस्था सिर्जना हुने थिएन हजुर त्यसले गर्दाखेरि यो त अब डक्टर अब त्यो हस्पिटलको सम्बन्धित निकाय अब उहाँहरूले बाहेक जिम्मा त कसले लिन्छ उहाँ लिनै पर्यो नि हजुर यसको लागि अब उहाँ बिरामीसँग पनि पुनः सम्पर्क गरेर हामीले सम्बन्धित निकायमा अब कुराहरू पुर्याउनु पर्छ जस्तो पनि मैले पनि एउटा सोच बनाएको छु किनभने एउटा शुभदिनको नाताले सम्पूर्ण किसिमको चाहिँ क्षतिपूर्ति चाहिँ अब मान्छेको अहिले पनि ज्ञान उहाँको चाहिँ बाँच्ने होइन त्यो पनि अब अहिले पनि भन्न सक्ने अवस्था छैन भन्नु पनि होइन हजुर त्यही भएर यो सम्पूर्ण चाहिँ क्षतिपूर्ति चाहिँ यो त डक्टर अब सम्बन्धित त्यो अस्पताल अब कलेज गर्ने त सम्बन्धित निकायले यसको त जस्तो क्षतिपूर्ति गर्नु पर्यो नि त्यो लापरवाही त भएन हस् धन्यवाद यस घटनालाई तपाईँ आफ्नो तर्फबाट पनि भूमिका खेल्नु होला र दोषीमाथि कारवाही गर्ने वातावरण मिलाउनका लागि सबैसँग सम्पर्क राख्नु होला तपाईँ एउटा राजनीतिक दलको कार्यकर्ता भएको नाताले र अन्य दल अन्य विचार अन्य सर्वसाधारण जनताले पनि यो सुन्न पर्छ र सत्य तथ्य यस घटनाको छानबिन नभएसम्म सम्बन्धित डाक्टरलाई कारवाही नभएसम्म छाड्नु हुँदैन र जनता अब सडकमा उत्रिनु पर्छ भन्ने कुरा यस घटनाले देखाएको छ हस् धन्यवाद सुनिहाल्नु भयो श्रोता जिल्ला अस्पताल तमगासको यति ठुलो लापरवाही त्यो पनि झन्डै एक महिना अघिदेखि भएको छ तर अहिलेसम्म गुपचाप न पीडितले सञ्चार माध्यमलाई भन्न सके न त सञ्चार माध्यमले नै खोज्न सके जे होस् ढिलै भए पनि ओजेलका खबर युनिटले हिजोदेखि यस घटनालाई बाहिर ल्याएको छ आशा छ भोलिदेखि आम सञ्चार माध्यममा आउने छ र छानबिन भई दोषीमाथि कारवाही वा पीडित पक्षले क्षतिपूर्ति पाउनेछन् भन्ने अपेक्षा राख्दै यतिन्जेल सुनेर साथ साथ दिने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते